तपाईँ अहिले हेर्दै हुनुहुन्छ गुल्मी टाइम्स डट कम सन्तुलित निष्पक्ष र ताजा खबरहरूको लागि हेर्दै गर्नुहोस् W W W dot Gulmi times dot com साथै यहाँको हरेक पल शुभ एवं सफल रहोस् गुल्मी टाइम्स डट कम परिवार कामना गर्दछ